सुनिरहनु भएको छ रेडियो हिमालय डट कम नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको radio Himalaya dot com Nepali भाषा साहित्य सङ्गीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोलिरहेका छौँ रेडियो हिमालय डट कम सन् दुई हजार चौधमा प्रवासमा बस्ने नेपालीहरूद्वारा प्रवर्धन गरी स्थापित एउटा रेडियो प्रसारण संस्था हो र खास गरी हामी भावनामा देश खोज्ने साझा अभियानमा छौँ रेडियो हिमालय डट कमको कार्यक्रम साझा पहलमा भने आज हामी एउटा फरक विषय लिएर उपस्थित भएका छौँ श्रोता महानुभावहरू दक्षिण कोरिया नेपालीहरूका लागि एउटा आकर्षक श्रम गन्तव्य हो र दक्षिण कोरियामा श्रम गर्न जानका लागि धेरै युवा युवतीहरू अत्यन्त इच्छुक पनि हुनुहुन्छ नेपालमा निकै ठुलो कम्पिटिसन पनि हुन्छ र त्यसबाट छानिनुभएका नेपालीहरू र अन्य देशका नागरिकहरू पनि दक्षिण कोरियामा श्रम गर्न गइरहनु भएको छ र दक्षिण कोरियामा धेरै सङ्घ संस्थाहरू पनि स्थापित भएका छन् कति संस्थाहरूले सामाजिक काममा पनि खास गरी वैचारिक काम गरिरहेको हुन्छ कति संस्थाहरूले जातिका भाषा भेष संस्कृतिहरूलाई प्रवर्धन गर्नका निम्ति काम गरिरहेको हुन्छ कति सङ्घ संस्थाहरूले साहित्यिक गतिविधिहरूलाई प्रशय दिएर नेपाली साहित्यको श्रीवृद्धिका निम्ति काम गरिरहनु भएको छ कति सङ्घ संस्थाहरूले खेलकुद प्रवर्धनका निम्ति काम गरिरहनु भएको छ तर दक्षिण कोरियामा मुख्य कुरो श्रम गर्न गएका श्रमिकहरूले आफ्नो श्रम अधिकारका विषयमा चाहिँ काम गरेको त्यति पाइँदैन यो बिचमा प्रवासी श्रमिक सङ्गठन माइग्रेन्ट ट्रेड युनियन एमटियुले भने लामो समयदेखिबाट प्रवासी श्रमिकहरूका हितका निम्ति काम गरेको छ तर प्रवासी श्रमिक सङ्गठनसँग जसरी नेपाली श्रमिकहरूले टाइअप भएर काम गर्नु आवश्यकता थियो त्यो भने हुन सकिरहेको छैन र यतिखेर आजको कार्यक्रममा हामी प्रवासी श्रमिक सङ्गठनले जुन एउटा विशेष कार्यक्रम अक्टोबर चौध तारिकका दिन सौलमा आयोजना गर्दैछ र केही मागहरूसहित उहाँहरूले सार्वजनिक अपिल पनि जारी गर्नुभएको छ हामी यो विषयमा आजको कार्यक्रममा सामग्री प्रस्तुत गर्दैछौँ र यतिखेर यो विषय जानकारी दिनका निम्ति माइग्रेन्ट ट्रेड युनियनका सचिव मधुसूदन ओझा यतिखेर दक्षिण कोरियाबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ छ म उहाँलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु मधुसूदनजी यहाँलाई स्वागत छ हजुर धन्यवाद रेडियो हिमाल सुनेर बसिरहनुभएका सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट र प्रवासी मजदुर युनियन दक्षिण कोरिया सम्पूर्ण युनिटको तर्फबाट धन्यवाद दिन चाहन्छु मैले अघि नै कार्यक्रमको सुरुमा छोटो भूमिकामा दक्षिण कोरिया एउटा आकर्षक श्रम गन्तव्य भनेर पनि भनिसकेँ र त्यहाँ नेपालमा रहनुभएका जसले दक्षिण कोरिया श्रम गर्न जान पाउनु भएको छैन उहाँहरूको पनि एउटा श्रम गर्ने एउटा सपनाको देश दक्षिण कोरिया हो तर तपाईँहरू त्यहाँ बसेर श्रम पनि गरिरहनु भएको छ र श्रमिकहरूको हितका निम्ति पनि काम गरिरहनु भएको छ यसरी हेर्दाखेरि नेपालमा सपना देख्ने जो श्रमिकहरू हुनुहुन्छ दक्षिण कोरिया जाने उहाँहरूलाई चाहिँ एउटा छोटो अनुभव चाहिँ सुरुमा सेयर गरिदिनुहोस् न अनि त्यसपछि चाहिँ हामी कार्यक्रमको मुख्य विषयमा प्रवेश गरौँला हजुर हजुर नेपालमा अहिले हामी जति पनि कोरियाको सपना बोकेर कोरियन भाषा पढेर कोरिया आउने सपना ठुलो सपना बोकेर तयारी गरिराखेका छौँ वास्तवमा हामीले जुन नेपालमा सोध्छौँ कोरिया हामी यही कोरिया गयो भने एकदम रमझम छ त्यहाँ अब त्यहाँ गएर हामी पैसै छाप्छौँ भन्ने छ त्यो वास्तविक फरक छ कोरिया होइन जति हामीले नेपालमा सोध्छौँ त्योभन्दा भिन्न छ यहाँ हामीले एकदमै तल्लो स्तरको काम गर्नुपर्छ धुलो माटोमा काम गर्नुपर्छ गाली गलौज सहनुपर्छ र मुख्य कुरा के छ भन्दाखेरि हामीले यहाँ आफूले आफूले सोचे हिसाबको काम रोज्न पाउँदैन आफू खुसी कम्पनी परिवर्तन गर्न पाउँदैन र जुन कोरिया नेपालमा भन्ने गरिन्छ ए कोरिया गयो भने हामी करोडपति भइन्छ त्यस्तो वास्तविकता यहाँ छैन यहाँ आएपछि हामीले गाली गलौज पनि सहनुपर्छ धुलो माटोमा पनि काम गर्नुपर्छ र तिसै दिन काम खटिएर काम गर्नुपर्ने पनि हुन्छ त्यही भएर जति हामीले सोचेका छौँ त्यति कोरिया छैन पैसाको हिसाबले अरू देशभन्दा राम्रो छ तर हकित हकितको हिसाबले सोच्ने हो भने कोरियाको स्थिति एकदमै न्यून छ मजदुरको यतिखेर हाम्रो प्रसारणमा कार्यक्रम साझा पहलमा माइग्रेन्ट ट्रेड युनियन दक्षिण कोरियाका सचिव जसलाई अङ्ग्रेजीमा हामी सेक्रेटरी पनि भन्छौँ मधुसूदन ओझा हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ र श्रम अधिकारका दृष्टिकोणले कोरियामा प्रवासी श्रमिकहरूको अवस्था कस्तो छ आजको कार्यक्रमको मुख्य विषय यो रहनेछ र उहाँहरूले उठाउनुभएका मुद्दाहरू कसरी सान्दर्भिक हुँदै गइरहेका छन् र यो विषयमा सबैले एकैबद्धता जनाउन किन जरुरी छ र अक्टोबर चौधका दिन हजारौँ श्रमिकहरू सौल जान किन जरुरी छ आजको कार्यक्रमको मुख्य विषयवस्तु यो हो मधुसूदनजी यहाँले एउटा सपना देखिरहेका श्रमिकहरूलाई नेपालमा जो बसिरहनु भएको छ एउटा छोटो विषय प्रवेश त गराइदिनु भयो अब अर्को एउटा जिज्ञासा चाहिँ म यहाँलाई राख्छु लामो समयदेखि बाट जो जो साथीहरू एउटा ट्रेड युनियन चेत भएका साथीहरू भन्छु म चाहिँ श्रमिक अधिकार आउनुपर्छ अन्तर्राष्ट्रिय रूपमा पनि भन्ने चेत भएका थोरै साथीहरूबाट यो संस्था सुरु भयो र अहिले संस्थामा साथीहरू थपिँदै जानुभएको छ तर जो नेपाली र अन्य देशबाट आउनुभएका साथीहरूले यो संस्थालाई एउटा श्रम अधिकारको चाहिँ पक्षमा ओकालत गर्ने संस्था हो र यसमा एकेबद्धता पर्छ र एउटा चाहिँ नि सङ्घ संस्थाका विभिन्न गतिविधिहरूमा यो पनि एउटा प्रमुख गति गतिविधि हुनुपर्छ भन्ने चाहिँ उहाँहरूले किन सोच्नु भएन एउटा चाहिँ उहाँहरूमा ट्रेड युनियनको एउटा चेत छिर्न सकेन अथवा यहाँहरूले उहाँहरूलाई समेट्न सक्नु भएन पहिला यो कुरा अलिकति जोडाउन हजुर मुख्य कुरा अब यसमा के छ भन्दाखेरि अब हामी नेपालीहरूको हकमा के छ कि हामी अब कोरिया आएका छौँ यसैमा हामीले कोरियन सरकारलाई धन्यवादी दिनुपर्छ हामीले के भन्छ अब आफ्नो देशमा त हक अधिकार पाएनौँ यहाँ आएर हक अधिकार खोज्नु हुँदैन त्यस्तो भन्ने पनि देखिन्छ र अर्को कुरा के छ भन्दाखेरि अब हाम्रो जुन विभिन्न निकायहरू छ उनीहरूले अब गलत सूचना प्रभाव गर्छ जस्तै अब हाम्रो त्यहाँ ट्रेनिङ सेन्टरहरू छ भैँसे पार्टी जस्तो भयो त्यहाँबाट के भनिन्छ कोरिया गएर के भन्छ र्याली यताउति आफ्नो हक अधिकारको लागि त्यस्तो यताउति गर्नु हुँदैन त्यहाँ गऱ्यो भनेपछि नेपाल फर्काइदिन्छ यस्तो उस्तो भन्ने गरेको सुनिन्छ त्यो हिसाबले पनि अलि कम भएको हो जस्तो मलाई लाग्छ तर अहिले के छ भन्दाखेरि अब प्रवासी मजदुरहरू दिनानुदिन कोरियामा शोषित पीडित हुँदै गइराखेको छ विभिन्न तवरले शोषित पीडित हुँदै गइराखेको हुँदा अब केही चेतना होला कि भन्ने हामीले आशा गरेका छौँ तर पनि अब यसको मुख्य कारण चाहिँ अब हामीले खाडी अन्य देशसँग तुलना पनि गर्ने गरेको देखिन्छ अब अन्त्य देशहरूतिर त्यो थोरै पैसामा पनि हामी काम गर्छ कोरिया गएर त्यति पैसा पाइरहेछ फेरि पनि हक अधिकार खोजिरहेछ भन्ने पनि सुन्ने गरिन्छ तर वास्तवमा के हो भन्दाखेरि अब हामी मजदुरका आधारभूत हक अधिकार पनि छन् होइन अब पैसाको लागि सोच्ने हो भने त कोरिया अब कोरियालाई पुजे पनि हुन्छ तर हक अधिकारको लागि हक अधिकारको हिसाबले सोच्ने हो भने यहाँ हामी धेरै शोषित पीडित छौँ प्रवासी मजदुर आफू खुसी कम्पनी परिवर्तन गर्न पाइँदैन सोह्र सोह्र अठार अठार घन्टा काम गराएर बेसिक तलब नदिने कम्पनीहरू पनि छन् र त्यस्ता त्यस्तो हिसाबले सोच्ने हो भने हामीले आफ्नो हक अधिकारको लागि सोच्नै पर्ने हुन्छ र अहिले अब पहिलेभन्दा अलि अहिले हामीले अब प्रचार प्रसार पनि व्यापक गरेका छौँ यो हिसाबले पनि पहिलाभन्दा अहिले केही बढिराखेको छ हाम्रो युनियनतिर लगाव र एउटा कुरा हाम्रा श्रोताहरूका लागि के पनि जानकारी गराउँ भने माइग्रेन्ट ट्रेड युनियन त्यहाँको कोरियन सरकारले नै आधिकार आधिकारिकता प्रदान गरेको एउटा संस्था हो एउटा ट्रेड युनियन सङ्गठन हो त्यसले गर्दाखेरि पनि यसले गरेका काम कारबाहीहरूमा त्यहाँको राज्यको ध्यान आकर्षण हुनु अथवा राज्यलाई माग राख्न सक्नु यसको एउटा नैसर्गिक अधिकार पनि छ र विश्वका अरू अन्तर्राष्ट्रिय ट्रेड युनियनहरूले पनि यसलाई मान्यता दिएको कुरा योभन्दा अगाडिको अध्यक्ष उदय राईसँगको कुराकानीमा हामीले प्रसारण गरेका थियौँ मैले यो कुरा यहाँहरूलाई सम्झाएँ बरु नेपाली उनीहरूले आयोजना गरेका विभिन्न सङ्घ संस्थाहरू जुन क्षेत्रीय रूपमा जिल्लागत रूपमा जातिगत रूपमा जुन जुन बरु सङ्घ संस्थाहरू त्यहाँ गठन भएका छन् तिनीहरूका काम कारवाहीमा बरु त्यहाँको राज्यले बन्देज लगाउने अरू केही त्यस्तो बरु गर्न सक्ने अवस्था आउन सक्ला उनीहरूको देशको अहितमा भयो भने तर ट्रेड युनियन गतिविधिलाई भने संसारको कुनै पनि देशका शासकहरूले अहिलेको स्थितिमा चाहिँ त्यसरी र्यालीमै हिँडेका कारणले अथवा कार्यक्रम गतिविधिमा लागेकै कारणले निकाल्ने त्यस्तो गर्न चाहिँ पाउँदैन मैले उदय राईसँगको अन्तर्वार्ताको थोरै यो कुरा चाहिँ यहाँलाई मैले साभार गरेँ अब मधुसूदन सर आज एउटा यो कार्यक्रम चाहिँ अत्यन्त महत्त्वपूर्ण कार्यक्रमका रूपमा हामीले लिएका छौँ रेडियो हिमालय डट कमले खास गरी प्रवासमा बस्ने नेपालीहरूद्वारा नै प्रवर्धन गरिएको यो रेडियो स्टेसन पनि भएको हुनाले यसले चौबिसै घन्टा नेपालभन्दा बाहिर बस्ने नेपालीहरूकै कुराकानी गर्ने र हाम्रो रेडियोको मुख्य नारा नै भावनामा देश खोज्दै भन्ने भएको हुनाले यो कार्यक्रम चाहिँ अझ बढी महत्त्वपूर्ण हो भन्ने हामीलाई लागेको छ र सबभन्दा पहिला त तपाईँहरूले यो तिनवटा बुँदा राखेर एउटा सार्वजनिक अपिल पनि यहाँहरूले जाहेर गर्नुभएको छ दुई हजार अठार अक्टोबर चौध तारिक आइतबार सौल दसौँ हजार जम्मा हौ र यो किन भनेर पनि यहाँहरूले लेख्नु भएको छ अब त्यतातिर केन्द्रित हौँ जस्तो यस्तो खालको र्याली जुन दसौँ हजार जम्मा हुने कुरा छ यो चाहिँ यहाँहरूले पहिला पहिलो पालि गर्न लाग्नुभयो हो हजुर हामीले विरत ऱ्याली त प्राय गरिराखेका हुन्छौँ वर्षमा एक दुईवटा तर अहिले के छ मुख्य कुरा के छ भन्दाखेरि अहिले कोरियामा प्रवासी मजदुरको तलब घटाउनुपर्छ भनेर व्यापक व्यवसायीहरूद्वारा यहाँका नेताहरूद्वारा विरत रूपमा यो माग उठिराखेको छ र यो मागको विरुद्धमा यदि हामीले समयमै धेरैभन्दा धेरै भएर दबाब सिर्जना गर्न सकेन भने भोलिको दिनमा यो लागु भयो भने यो विचाराधीन छ भोलि यो कानुन बनेर लागू भयो भने यो हामी प्रवासी मजदुरको अहितमा हुनेछ र यसलाई हामीले दबाउनको लागि धेरैभन्दा धेरै दसौँ हजार श्रमिक जम्मा हुनुपर्छ यदि यसो भएन भने यो लागू भयो भने भोलि हाम्रो हामीलाई यसले धेरै नोक्सान दिनेछ किन भन्दाखेरि गत वर्ष नै एउटा कोरियन सरकारले निर्देशिका ल्याएको छ खानी बस्ने बापतको भनेर त्यसमा बिस पर्सेन्टसम्म काट्न पाउने अधिकार रोजगारदातालाई दिएको छ र यो अहिले हामी लागू भएको छ यसले गर्दाखेरि हामी प्रवासी श्रमिकहरू कोरियामा धेरै शोषित पीडित भएका छौँ र अझै एउटा व्यवसायीहरूले सरकार समक्ष एउटा माग पेस गरेको छ कि प्रवासीहरूको तलब कटौती गर्नलाई पहिलो वर्ष कोरिया प्रवेश गरेको प्रथम वर्ष बिस पर्सेन्ट दोस्रो वर्ष दस पर्सेन्ट र अन्तिम तेस्रो वर्षमा गएपछि मात्रै पुरा तलब दिनुपर्छ भन्ने माग राखिराखेको छ र यसले गर्दाखेरि नयाँ आउने र प्लस जो यहाँ अहिले एक दुई वर्ष भइराखेको छ ती प्रवासी श्रमिकलाई धेरै यसले गर्दाखेरि क्षति हुनेछ र यस यो मागलाई अनिवार्य रूपमा दबाउनुपर्छ भन्ने हाम्रो चाहना हो त्यही भएर हामीले सबैभन्दा मा माथिको बुदामा यसलाई राखेर यसपालि सोलमा दसौँ हजार जम्मा हुनुपर्छ भन्ने हामीले आह्वान गरेका हौँ भनेपछि कम्पनी व्यवसायीहरूले प्रवासी श्रमिकहरूको तलब घटाउनु पर्छ भनेर राज्य समक्ष माग गरिराखेका छन् त्यसो गर्नु हुँदैन र त्यो माग फिर्ता हुनुपर्छ भन्ने यहाँहरूको पहिलो नम्बर भयो अनि यो खाना बस्न खर्च सम्बन्धी निर्देशिका खारेजै गराउने भन्नुभएको छ नि त्यो निर्देशिकाका विषयमा अलिकति भनिदिनुहोस् न त्यो निर्देशिका भनेको कोरियन सरकारले गत वर्ष त्यो शर्म यहाँको शर्म मन्त्रीले निर्देशिका लागू गरेको यो शर्मले लागू गरेको अब यसमा के छ भन्दाखेरि प्रवासी मजदुरले खाने बस्ने दिए बापत प्रवासी मजदुरको तलबबाट बिस पर्सेन्टसम्म काट्न पाउने भन्ने छ अहिले यो चाहिँ व्यापक रूपमा काटिराखेको छ अब यसको अलग अलग क्याटेगोरी छ अब कस्तो दिएपछि कस्तो काट्ने कति सुविधा दिएपछि कस्तो काट्ने भनेर तर यहाँ के छ कि अहिले त्यो सरकारले त माथिबाट बिस पर्सेन्ट काट्न पाउने भन्ने लगाइदियो एउटा थोत्रो कन्टेनर छ त्यसमा तिन तिनजना हुलेर तिन तिन लाख रुपियाँ काटिरहेछ सरकारले होइन हो त्यो खारिज हुनुपर्छ भन्ने माग हाम्रो त्यही भएर हो अब एउटा कन्टेनरको थोत्रो छ अब त्यसमा न केही सुविधा छ खाने बस्ने दिए बापत भन्ने हो त्यो बस्न दिया छ त्यही पनि अब त्यो बस्ने लायकै छैन योग्यै छैन एउटा गोदाम घर जस्तो त्यहाँ फोहर छ सबै चिज छ न एयर कन्डिसन छ न त्यहाँ अब कोठा तताउने सुविधा छ न केही छ त्यस्तो दिएर तिन तिनजना एउटै रुममा राखेर तिन तिन लाख काटेर शोषित पीडित गरिराखेको छ त्यही भएर हाम्रो माग त्यो पनि खारेज हुनुपर्छ निर्देशिका त्यो क्यान्सल हुनुपर्छ भन्ने माग त्यही भएर अब तपाईँहरूले त्यहाँका प्रवासी श्रमिकहरू प्रवासी श्रमिक भन्न साथ नेपाल लगायत अन्य देशहरूबाट त्यहाँ आउनुभएका श्रमिकहरू हामी बुझ्छौँ उहाँहरूको हितका निम्ति यहाँहरूले यति कुराहरू उठाइरहनु भएको छ अब प्रवासी माइग्रेन्ट ट्रेड युनियन एमटियु त प्रवासी श्रमिकहरूको सङ्गठन भयो तपाईँहरूको मागलाई अब त्यहाँको ट्रेड युनियन भनौँ न जसले कोरियन श्रमिकहरूकै लागि पनि काम गरिराखेका छ उहाँहरूको चाहिँ दृष्टिकोण कस्तो रह्यो यही प्रवासी श्रमिकहरू हुन् यिनीहरूको चाहिँ कम भयो नि केही छैन भन्ने तरिकाले उहाँहरूले बुझिरहनु भएको छ कि यहाँहरूको आन्दोलनमा चाहिँ कोरियामै कोरियाका श्रमिकहरूका लागि काम गर्ने ट्रेड युनियनहरूको पनि समर्थन रहेको छ मुख्य यहाँको अब जुन मजदुर युनियन छ केसिटियु त्यसले अब हामीलाई सपोर्ट गर्छ सहयोग गर्छ होइन अब प्राय हामी अब केसिटियुले हामीलाई धेरै सहयोग गर्छ भनौँ अब विभिन्न रूपमा सहयोग गर्छ र अन्य अब कोरियनहरूको सोचाइमा अब प्राय अब सबैको सोच के हुन्छ भन्दाखेरि अब प्रवासीहरू अब धेरै आयो हाम्रो रेमिटेन्स लग्यो होइन अब त्यही भएर प्रवासी यो भगाउँ भन्ने पनि कहिलेकाहीँ यहाँ माग उठिरा हुन्छ त्यो अब हजारौँजनाले त्यस्तो आवाज उठाएर रेली गरेको पनि देखिन्छ यता तर जा जुन यहाँको अब केसिटियु छ मजदुर युनियन त्यसले चाहिँ हामीलाई सहयोग गरिराखेको छ भनेपछि अहिले तपाईँहरूले उठाउनु भएको मुद्दामा त्यहाँको केसिटियुको पूर्ण समर्थन रहेको छ हजुर हजुर पूर्ण समर्थन छ अनि अब तपाईँहरू त त्यहाँ कोरियन सरकारमा दर्ता हुनुभएको र आइएलओले समेत मान्यता दिएको एउटा आधिकारिक ट्रेड युनियन गठन गरेर काम गरिरहनु भएको छ त्यहाँको सरकारले अथवा त्यहाँको चाहिँ व्यवसायीका निकायहरू अथवा त्यहाँको चाहिँ श्रम हेर्ने निकायले यहाँले राख्नुभएका मागहरू अथवा यहाँहरूको गतिविधिहरूमा कतिको चाहिँ रेस्पोन्स जनाउँछ अब धेरै हामीले अब दबाब मुद्दाहरू उठाइराखेका हुन्छौँ अब गत वर्ष हाम्रो अध्यक्ष उदय राई आइएलओसम्म जानुभयो होइन यो अब चारैतिर सम समाचारमा आइसकेका छ सायद सुन्नुभयो होला हजुरहरूले पनि र हामीले दुई चार महिना पहिला यहाँको शर्म मन्त्रालयमा हाम्रो टोली गएर त्यहाँ हामीले आफ्ना विभिन्न मागहरू पेस गरेका छौँ अब उनीहरू अब सकारात्मक छौँ भनेर भन्नुहुन्छ होइन हामीले राखेका मागप्रति जायज छन् हाम्रा माग तपाईँहरूका माग मागहरू जायज छन् हामी सकारात्मक छौँ र पहल गर्छौँ भन्नुहुन्छ अब त्यसको लागि हामीले धेरैभन्दा धेरै दबाब दिन सकेन भने अब उनीहरू पनि अब सिद्धिमित्ती जाग्दैन होइन त्यही भएर अब हामीले सकारात्मक सबै छन् हाम्रा माग जायज छन् त्यही भएर अब एमटियु दर्ता भएको हो हाम्रो माग जायज नभएको भए हकितका मागहरू जायज नभएका भए त हामीलाई दर्तै दिँदैन थियो र जायज छन् त्यही भएर हाम्रा मागहरू अब उनीहरूले हामी सकारात्मक छौँ भन्नुहुन्छ तर हामीले जबसम्म आफै दबाब दिन सक्दैनौँ तबसम्म अब त्यो गाह्रै हुन्छ त्यो प्रक्रिया अब तपाईँहरूको पनि देश छ एउटा देशबाट तपाईँहरू त्यहाँ जानुभएको छ नेपाल अन्य देशहरूबाट पनि आउनु भएको छ अनि त्यो देशको प्रवासमा बस्ने श्रमिकहरूलाई हेर्ने होइन सहयोग गर्ने निकाय पनि नेपालमा छ अथवा नेपालका चाहिने मुख्य ट्रेड युनियनहरूले प्रवासमा बस्ने श्रमिकहरूलाई सहयोग गर्ने भनेर आफ्ना केही विङ्ग्सहरू पनि उहाँहरूले गठन गरिरहनु भएको छ तपाईँहरूले गर्नुभएका यी गतिविधिहरूमा चाहिँ उहाँहरूको साथ र सहयोग चाहिँ कस्तो पाउनु भएको छ अब नेपालको हकबाट त अहिलेसम्म त्यस्तो अब पूर्णै अब समर्थन भन्दाखेरि अब त्यो खुलेरै कतै भएको त देखिँदैन अब विश्वभरिका मजदुर एक हौँ भन्ने जुन अब युनियनहरूको हाम्रो नारा छ त्यो हिसाबले अब सबैको समर्थनै होला जस्तो लाग्छ तर तपाईँहरूको गतिविधिमा चासो राख्ने हामीले के गर्नुपर्छ हाम्रो तर्फबाट अथवा यहाँको नेपाल सरकारलाई दबाब दिने कुरामा अथवा दुई पक्ष दुईवटा राष्ट्रहरूका बिचमा श्रम मन्त्रीहरूका बिचमा कुरा गराउने कुरामा हाम्रो तर्फबाट साथ र सहयोग रहन्छ भनेर यहाँका ट्रेड युनियनहरूले त्यसरी खुलेर यहाँहरूसँग कुरा गर्ने चासो राख्ने गरेका छैनन् त्यो त छैन अब त्यो नेपालबाट त अब हामीले त्यताबाट त अपेक्षा गर्नै सकिँदैन किन भन्दाखेरि अब नेपालमा के भन्ने गरिन्छ भन्दाखेरि कोरियामा त त्यत्रो कमाइ छ तिमीहरू के का लागि ऊ गर्नुहुन्छ भनेर भन्ने छ चारैतिर त्यस्तै सोच छ त्यस्तै माहौल भएर होला कि अब त्यताको युनियनहरूले अब त्यति चासो दिया पनि छैन फेरि के छ कि अब हाम्रो देशको ट्रेन युनियनको अब संरचना अब पार्टीगत छ अब विभिन्न अब जस्तै अहिले जसको सरकार छ अब त्यो सरकारको विरुद्धमा आफ्नै सरकारको विरुद्धमा नजाने पनि होला अब त्यहाँको त्यति मैले बुझ्या छैन के छ तर भन्ने गरिन्छ कि सबै अब पार्टीगत संरचना छ माथिबाट जे भन्यो त्यही चल्छ तर हाम्रो यता त्यस्तो छैन अब हाम्रो यहाँको जुन मजदुर सङ्गठन छ कोरियाको उसले जुनसुकै सरकार भए पनि आफ्नो मजदुरका हकितका मुद्दामाथि उसले कहिले पनि उसले तलमाथि गर्दैन र आवाज उठाइराख्छ चाहे आफ्नै घरको मन्त्री भए पनि हकितको लागि चाहिँ उसले सम्झौता गर्दैन त्यस्तो छ यता अब तपाईँहरूले यहाँ अर्को पनि एउटा माग यो सार्वजनिक अपिलमा लेख्नु भएको छ र त्यसमा के भनेको छ विभिन्न शीर्षकमा जथाभावी तलब कटौती गर्न बन्द गराउन खाना बस्ने ठाउँको वासस्थानको आधार तोक्न दबाब दिने भन्नुभएको छ त्यो केही त्यस्तो आधारहरू यहाँहरूले बनाउनु भएको छ विभिन्न शीर्षक भनेको जस्तो अब केही नाममा काटिदिन्छ अब खाना बस्ने भन् भनेर दुइटै नाममा बिस पर्सेन्टसम्म काट्ने भनिएको छ अब के भनिदिन्छ विभिन्न शीर्षक भनेको कुनै कुनै अब प्रवासी श्रमिकको के छ कि यहाँ अवस्था भन्दाखेरि पाँच मिनट टोयलेट गयो भने पनि पैसा काटिदिन्छ अब तपाईँको अब केही बिरामी भयो दुःख बिराम भयो अलिकति यताउति गयो पैसा काट्यो उसले हो त्यस्ता शीर्षकहरूमा पैसा जथाभावी काटिनु भएन खाने बस्नेमा पनि अब खाने आधार कस्तो भन्दाखेरि अब एउटा मैले अघि पनि भनिसकेँ एउटा कन्टेनरको थोत्रो छ अब त्यो पक्की घर हुनु पर्यो अब पैसा काटेपछि त सेवा सुविधा दिनु पर्यो नि अब हाम्रो पैसा अब बस्ने ठाउँको भनेर पैसा काट्या छ अब त्यहाँ टोयलेट पनि छैन बाथरुम पनि छैन हिँडेर दस दस मिनट अर्को ठाउँ जानुपर्छ हो त्यस्तो हुनु भएन यदि पैसा काटिन्छ भनेपछि हामीलाई त्यो हिसाबको वासस्थान हुनु पर्यो जस्तै अब मेरो तिन लाख काट्छ तिन लाखमा केही नभए पनि एउटा कोरियामा अब कतै अब पाँच लाखसम्म एउटा अपार्ट पाँच लाख वान यहाँको त्यहाँको लगभग पचास हजार नेपालीसम्म एउटा अपार्टै आउँछ त्यसमा तिनवटा बेडरुम हुन्छ तिनवटा बेडरुमको सेट हुन्छ त्यहाँ मजाले कति छ छजना बस्न सकिन्छ तर एउटा कन्टेनरको थोत्रो हुन्छ त्यहाँ अब न टोयलेट छ न केही छ न केही छ त्यस्तो ठाउँमा तिन तिनजना राखेर नौ नौ लाख वान काट्ने गरेका छ हो त्यस्तो हुनु भएन के भन्छ यदि पैसा काट्ने हो भने सेवा सुविधा हुनु पर्यो त्यसमा सबै चिज हुनु पर्यो अपार्टमा दिनु पर्यो हामीलाई त्यहाँ सबै इन्टरनेट हुनु पर्यो टेलिभिजन हुनु पर्यो त्यहाँ चिसो तातो गराउने हुनु पर्यो एयर कन्डिसन हुनु पर्यो भन्ने हो त्यस्तो त्यस्तो भएको हुनु पर्यो भन्ने हो ए यहाँले आधार त्यो तोक्न खोज्नुभयो अनि यो कृषि क्षेत्रको श्रमिकलाई भेदभाव गर्ने मजदुरको कानुनको धारा त्रिसठी खारेज गराउनका लागि भन्नुभएको छ त्यो त्रिसठीमा के छ अब त्यसमा यस्तो छ कि अब प्रवासी मजदुरलाई अब जस्तै अब हामीले यहाँ हप्तामा पाँच दिन काम गर्छौँ दुई दिन अब मेन्युमा अब रेस्ट हुन्छ एग्रिकल्चरमा त्यो नियम लागु छैन र एग्रिकल्चरको हकमा अब जुन अब कति घन्टा काम गराउने त्यो पनि निश्चित छैन सोह्र सोह्र घन्टा काम गराया छ दलाया छ अब त्यो बस्ने ठाउँ एकदम थर्ड क्वालिटीको छ अब खानी दिया छैन खानी बस्ने पनि नदिएर पनि अब त्यो पैसा काटिरहेछ अनि बेसिक तलब अब अठार अठार घन्टा काम गराएर त्यो बेसिक तलब थोरै ज्यादा हुन्छ होइन म्यानुफ्याक्चरिङ जस्तो अब आठ घन्टा काम गरेपछि ओभर टाइम सुरु हुन्छ हो त्यस्तै सेवा सुविधाहरू छैन त्यो सेवा सुविधा हुनु पर्यो भन्ने हो र अर्को कुरा के भन्दाखेरि अब कृषिमा आएको मान्छेले म्यानुफ्याक्चरिङमा परिवर्तन गर्न पाउँदैन त्यही भएर हाम्रो माग त्यो पनि हुनु पर्यो एग्रिकल्चरमा आउने मान्छेले यता उत्पादनतिर पनि आउन पाउनु पर्यो भन्ने हो त्यसमा त्यो भेदभाव छ त्यसमा भनेपछि आफू खुसी कम्पनी परिवर्तन गर्न पाउनु अथवा कामको प्रकृति नै परिवर्तन गर्न पाउने गरी हजुर चाहिँ कामको प्रकृति मुख्य रूपमा कामको प्रकृति जस्तै अब कृषितिर छ भने उसले अब त्यो उत्पादनतिर पनि आउन पाउनु पर्यो अब म्यानुफ्याक्चरिङकोले उत् उत्पादनकोलाई चाहिँ कृषितिर जान पाउँछ हजुर तर कृषितिरकोले यता आउन पाउँदैन त्यही भएर हाम्रो माग के भन्दाखेरि कृषिकोले पनि यता आउन पाउनु पर्यो उसले पनि कृषि मेन उत्पादन जस्तै सेवा सुविधाहरू पाउनु पर्यो बिदाको दिनको पैसा पाउनु पर्यो र आठ घन्टा बेसी भन्दा ज्यादा काम गर्यो भने त्यसको फरकै ओभर टाइम जुन तोक्या छ सरकारले त्यो पाउनु पर्यो भन्ने हो त्यस्ता आधारभूत सेवा सुविधाहरू पाउनु पर्यो अनि अर्को यहाँहरूले यहाँ उल्लेख गर्नुभएको छ कम्पनी परिवर्तन गरेको प्रवासी श्रमिकले पनि सिबिटी परीक्षा नदिई कमिटेडमा आउन पाउने नियम बनाउन दबाब दिन भन्नुभएको छ यो बुदा भनेको चाहिँ के हो यो चाहिँ अब कोरियामा के छ भन्दाखेरि हामीले चार वर्ष दस महिना एउटै कम्पनीमा काम गऱ्यो भने यदि त्यो साउले चाह्यो भने फेरि चार वर्ष दस महिनाको लागि बोलाउन पाउँछ नेपाल गएर परीक्षा नदिइकन बोलाउन पाउँछ तर यदि हामीले कम्पनी परिवर्तन एउटा पनि गर्ने हो भने त्यो फेरि त्यसको हकमा चाहिँ फेरि नेपाल गएर सिबिटी परीक्षा दिएर फेरि आउनुपर्ने हुन्छ चार वर्ष दस महिना बसे पनि फेरि इक्जाम दिनुपर्ने हुन्छ त्यही भएर हाम्रो माग के भन्दाखेरि चार वर्ष दस महिना बसेको एउटै कम्पनी बसे पनि या कम्पनी परिवर्तन गरे पनि त्यसले साहुले चाह्यो भने उसले पनि आउन पाउनुपर्छ कम्पनी परिवर्तन गरेको मान्छेले पनि फेरि परीक्षा नदिकनै आउन पाउनुपर्छ फरक त केही छैन नि कामदार त कामदारै हो दुइटै उसले पनि चार वर्ष दस महिना गरेछ चार वर्ष उसले पनि गरेछ फरक यति मात्र हो कि उसले कम्पनी परिवर्तन गर्यो उसले गरेन त्यही भएर हाम्रो माग के हो भन्दाखेरि यो भेदभाव भयो चार वर्ष दस महिना एउटै कम्पनी काम गरे पनि या नगरे पनि साउले चाह्यो भने सिबिटी नदिइकन आउनु पाउनुपर्छ भन्ने माग हामीले राखेका हौँ श्रोता महानुभावहरू हामी यति बेला रेडियो हिमालय डट कमबाट बोलिरहेका छौँ र कार्यक्रम साझा पहलमा आज हामी माइग्रेन्ट ट्रेड युनियन कोरिया एमटियुका सचिव मधुसूदन ओझासँग यो लाइभ कुराकानी गरिरहेका छौँ र उहाँले अक्टोबर चौध तारिक आइतबार सौलमा दसौँ हजार श्रमिकहरू जम्मा हौँ र श्रमिक हकितका निम्ति एक एकबद्ध हौँ भनेर उहाँहरूले सार्वजनिक अपिल नै गर्नुभएको छ र यो कार्यक्रमका विषयमा केन्द्रित रहेर उहाँहरूका माग चाहिँ के हुन् र यी मागहरू कसरी प्रवासी श्रमिकहरूको पक्षमा छन् भन्ने विषयमा छलफल गरिरहेका छौँ अनि मधुसूदन सर यहाँले अर्को पनि एउटा यहाँ उल्लेख के गर्नु भएको छ भनेदेखि तिन वर्षको अवधि पुरा भएपछि कम्पनी मालिकको सहमति बिना एक वर्ष दस महिनाको भिसा श्रमिक स्वयंले थप्न पाउने नियम बनाउन दबाब दिन भन्नुभएको छ हजुर हजुर यो के हो कि बुद्धि सर यो अब हामी कोरिया सुरुमा आउँदाखेरि हामी तिन वर्षको लागि आउने हो अब हाम्रो धेरैको सोच के छ कि हामी चार वर्ष दस महिनाको लागि कोरिया गयो भन्ने छ वास्तवमा त्यस्तो होइन कि हामी आउने शर्म अधिकार लिएर आउने पाँच वर्ष भए पनि हामी कोरिया बस्न सुरुमा बस्न पाउनको लागि आउने तिन वर्ष हो यदि हामीले त्योभन्दा ज्यादा एक वर्ष दस महिना बस्नु पर्यो भने त्यो साउले भिसा थपिदिनु पर्यो अन्यथा हामी कोरिया बस्न पाउँदैन धेरै अहिले प्रवासी श्रमिकको के गरेका छ भन्दाखेरि अब जस्तै मैले कम्पनी परिवर्तन गर्न चाहेँ भनेपछि मलाई कम्पनी परिवर्तन गर्न पनि दिइँदैन र पछि पक तेरो जाने छु अब तिन वर्ष पुगेपछि तेरो भिसा हान्दैन भन्छ साउले अनि त्यो त्यस्ता प्रवासी श्रमिकहरू धेरै छन् जो तिन वर्ष पछि भिसा नपाएर फर्किनुपर्ने या बिना भिसा बस्नुपर्ने अवस्था छ त्यो के का कारणले भन्दाखेरि साउको कारणले गर्दाखेरि यदि साउले एक वर्ष दस महिनाको थप भिसा लगाइदिएन भने हामीले केही गर्न मिल्दैन त्यसमा या त आफ्नो देश फर्किनु पर्यो या अब बिना भिसा बस्न विवश हुनु पर्यो त्यो बाध्यता छ त्यही भएर हामीले अब त्यो यदि तिन वर्षपछिको भिसा साउले हान लगाइदिएन भने या अर्को साउले लगाओस् अन्त गएर उसले लगाउन पाओस् भन्ने हामीले माग गरेका हौँ अन्त गएर अरू कम्पनीमा गएर माग लगाउन पाउने नियम बनोस् भन्ने हाम्रो चाहना हो अब तपाईँहरूको माग चाहिँ प्रवासी श्रमिकहरूको अत्यन्त हितमा छन् र यसका निम्ति यहाँहरूले आफ्नो ठाउँबाट सकेको सङ्घर्ष गरिरहनु भएको छ मलाई एउटा जान्न मन लागेको विषय उही प्रकृतिको काम गर्ने उही कम्पनीमा काम गर्ने प्रवासी श्रमिक र कोरियन श्रमिकहरूका बिचमा चाहिँ सेवा सुविधामा अथवा यी कुराहरूमा फरक चाहिँ हुन्छ कि हुँदैन धेरै फरक छ यहाँ अब यो के कारणले भन्दाखेरि अब हामीले मुख्य कुरा बुझ्नुपर्ने के छ भन्दाखेरि अब हामीलाई कोरियामा अलगै इपिएस कानुन लागु हुन्छ अब यहाँ कोरियन मजदुर कानुनले के भन्छ कि भेदभाव गर्नु हुँदैन भन्छ तर फेरि हामीलाई अर्को इपिएस कानुन लागु भए भएर हामीमाथि भेदभाव गरिन्छ अब कोरियनलाई दिने सेवा सुविधा हामीलाई दिइँदैन कम्पनीमा अब त्यो त भेदभाव त ठुलै हुन्छ नि त्यो पाउँदैन हामीले फरक छ यहाँ भिन्न छ अनि यहाँहरू कतिको आशावादी हुनुहुन्छ जुन मागहरू यहाँहरूले राखिरहनु भएको छ ती मागहरू पुरा हुन्छन् भन्ने विषयमा कतिको आशावादी हुने स्थिति छ अब हाम्रो मागहरू जायज छन् होइन हामीले अब जायज माग राखेका छौँ र अब केही अलि थोरै अब केही भनौँ अहिले अलि हल्का सुधार भएको अवस्था पनि छ अस्ति हिजो अस्ति नै अब पहिला अब महिला प्रवासी श्रमिकमाथि अब कार्यस्थलमा बलात्कार भए पनि अब के हुन्थ्यो भन्दाखेरि प्रमाणित नहुँदासम्म परिवर्तन गर्न पाउँदैन थियो कम्पनी अहिलेकै खुक्लो भएको छ उसको हकमा अब त्यो यदि बलात्कार भएको सूचना मिल्ने बित्तिकै उसले कम्पनी परिवर्तन गर्न पाउने भन्ने अहिले बनाएको छ होइन त्यही भएर अब हाम्रो मागहरू जायज छन् तर भर पर्छ हामी कतिको एक्टिभ हुन्छौँ हामी कति दबाब दिन सक्छौँ हामी कति एकजुट हुन सक्छौँ त्यसमा भर पर्छ यदि हामी दसौँ हजार जम्मा भएर दबाब सिर्जना गर्न सक्यो भने हाम्रा माग जाइज हुन् र जाइज माग अवश्य पुरा हुन्छन् र हामीले आशा गरेका छौँ हाम्रा जायज मागहरू एक दिन अवश्य पुरा हुनेछन् हाम्रो त्यो चाहना छ आज एउटा निकै महत्त्वपूर्ण कार्यक्रम हामीले प्रसारण गर्न पायौँ यो अवसर जुटाइदिनु भएकोमा एमटियुका अध्यक्ष उदय दाईलाई पनि हामी धन्यवाद दिन्छौँ र मधुसूदन ओझा जो एमटियुका सचिव पनि हुनुहुन्छ र यसको सङ्गठनको जिम्मेवारी लिएर यी विविध सङ्घर्षका कार्यक्रमहरूलाई अगाडि पनि बढाइरहनु भएको छ मधुसूदन सर तपाईँलाई धेरै धेरै धन्यवाद आज समय दिनुभयो र विचारहरू राखिदिनु भयो अन्तिममा मैले सोध्न भुलेका यहाँलाई भन्नै मन लागेका केही विषयहरू छन् भने राखिदिनु हजुर थोरै मैले हाम्रो यो संस्थाको बारेमा थोरै अब जानकारी गराउन चाहन्छु हजुर अब धेरैले अब नेपालमा के छ कि अब अलि प्रचार प्रसार नराम्रो छ हाम्रो बारेमा होइन त्यसको लागि जति पनि म रेडियो सुनेर बसिराख्नु भएको छ सबैमा अनुरोध गर्न चाहन्छु कोरियाको मजदुर कानुनको धारा तेत्तिसमा होइन सबै मजदुर होइन ले आफ्नो हक अधिकारको लागि मजदुर युनियन गठन गर्न पाउने होइन त्यसको सदस्य हुन पाउने र सद एक्टिभ भएर आफ्नो लागि अधिकारको लागि हक अधिकारको लागि दबाब सिर्जना गर्न पाउने अधिकार सुनिश्चित छ त्यही अधिकारमाथि हामी त्यही अधिकारलाई प्रयोग गरेर हामीले आवाज उठाइराखेका छौँ त्यही भएर हामीहरू जति पनि कोरिया प्रवेश गर्छौँ हामीहरू यो सोचौँ कि भोलिको दिनमा हामी शोषित पीडित या त्यस भयो भने हामीले प्रवासी मजदुर युनियनमा आबद्ध भएर आफ्नो हक अधिकारको लागि आवाज उठाउनु पर्छ र अन्तमा फेरि म के दोहोऱ्याउन चाहन्छु भन्दाखेरि हामीले चौध तारिक विरत र्याली आह्वान गरेका छौँ यदि हामी दसौँ हजार श्रमिक त्यहाँ जम्मा भएर दबाब सिर्जना गर्न सक्यो भने हाम्रो पक्षमा केही न केही सुधार हुन्छ र त्यसको लागि हामी एकजुट हुनुपर्छ भन्न चाहन्छु मधुसूदन सर यहाँलाई धेरै धेरै धन्यवाद छ र सम्भव भयो भने चौध तारिकको कार्यक्रमको हामी केही लाइभ रिपोर्ट प्रसारणको सेड्युल पनि राख्नेछौँ त्यो कतिको सम्भव हुन्छ हेरौँ किनभनेदेखि प्रवासी भूमिमा नेपालीहरू हेपिएका नेपालीहरू चेपिएका अथवा त्यहाँ चाहिँ श्रममा विभेद तलबमा विभेद विभिन्न सुविधाहरूमा विभेद भएका समाचारहरू हामीले नेपालबाट सुन्न पर्दा वास्तवमा हामी सञ्चार माध्यमहरू पनि दुखी हुनु स्वाभाविक हो र यो आन्दोलनमा हाम्रो एकेबद्धता छ र हाम्रो तर्फबाट सकेको यो आन्दोलनलाई प्रचार प्रसार गर्ने कुरामा हाम्रो एकेबद्धता रहनेछ समय र विचारका लागि मधुसूदन सरलाई धेरै धेरै धन्यवाद धन्यवाद बुद्धि सर रेडियो हिमालय परिवारलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद हामीलाई यसरी आफ्नो विचारहरू राख्ने समय दिनुभयो र चौध तारिकको लागि जुन लाइभ प्रसारण गर्ने भन्नुभएको छ त्यसको लागि हामी धेरै आभारी हुनेछौँ यदि हजुरहरूले यसो हामीलाई अवसर दिनुभयो भने अवश्य पनि हामी यसको लागि कृतज्ञ हुनेछौँ धन्यवाद हवस् धन्यवाद यतिखेर हाम्रो प्रसारणमा माइग्रेन्ट ट्रेड युनियन एमटियु दक्षिण कोरियाका सचिव मधुसूदन ओझा हुनुहुन्थ्यो र उहाँहरूले अक्टोबर चौध तारिकमा आयोजना गर्नुभएको दसौँ हजार सौलमा जम्मा हौ भन्ने अपिलमा उल्लेख गर्नुभएका श्रमिकका हितका बुँदाहरू जुन बुँदालाई हटाउनका लागि अथवा त्यसको लागि चाहिँ श्रमिकहरूलाई सेवा नदिनका लागि जुन खालको चलखेलहरू भइरहेको छ त्यसलाई दबाब दिनका निम्ति उहाँहरूले एउटा विशेष कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ त्यो विषयमा केन्द्रित रहेर हामीले कुराकानी गऱ्यौँ यो कुराकानीका लागि मधुसूदन सरलाई धन्यवाद दिँदै अब एउटा गीत बज्छ यो गीतपछि हामी आठ बजेको समाचार यहाँहरूका निम्ति प्रसारण गर्नेछौँ आठ बजेको समाचारपछि केही कविताहरू बज्नेछन् त्यसपछि पाउने नौमा हामी बिबिसी नेपाली सेवा प्रसारण गर्नेछौँ त्यसै गरी रेडियो हिमालय डट कमबाट निरन्तर रूपमा गीत सङ्गीत र कार्यक्रमहरू बज्दै जानेछन् हाम्रो प्रसारण सँगै रहिदिनुहोला भावनामा देश खोज्ने हामी सबैको यो साझा अभियानमा यहाँहरूले दिनुभएको साथ र सहयोगका लागि धन्यवाद दिँदै अहिलेलाई एउटा गीत प्रस्तुत गर्दैछौँ ठुला ठुला समुद्र छन् खोली भेटिँदैन ठुला समुद्र छान खोली भेटिँदैन मुलको पानी खाए जस्तो तिर्खा भेटिँदैन त्यस्तै छ कहानी परदेशीको किन्न त पाइन्छ पानी फेरिजको अनि हावा एसीको तर तिर्सना भेट्दैन गाउँ बेसीको किन्न त पाइन्छ पानी फिरिजको अनि हावा एसीको तर तिर्सना भेट्दैन गाउँ बेसीको